उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं श्रुति सम्वेकको आजको श्रृंखलामा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुज लिएर आएका छौं कर्णाली ब्लुजको गएको साता हामीले एघारौं श्रृंखलाको वाचन सुन्यौं एघारौं श्रृंखलामा लेखकको समूहले हाँस चोरेर प्रहरीले पक्राउ गरेको समूहको वाचन हामीले सुनेका थियौं अब बाह्रौं श्रृंखलामा के हुन्छ त सुनौ पृष्ठ दुई सय तेत्तिसबाट सहेला राष्ट्रियगान गाएर कोठाभित्र गुरु र विद्यार्थी पस्दा ढोकालेराको ठेल मठेलले म पनि बसेँ तेस्रो पङ्क्तिको बेन्चमा बसेँ सिटमा बसेर कालोपाटीतिर के हेरेको थिएँ देखेँ हाँस चोर कसले हो कालीपाटीमा लेखिदिएछ कक्षामा लगभग अस्सी विद्यार्थीले त्यही वाक्य दोहोऱ्याए हाँस चोर लट्टा परेका कपाल पन्छाउँदै रमेश पनि भित्र छिर्यो खाली सिट त मेरै छेउमा डुसुक्क आएर थपक्क बस्यो सबै गलल्ल हाँसे मैले देखेँ हाँस्नेमा गाउँका केटा बढी थिए रमेशले पहिला त कुरा बुझेन जब उसको आँखा कालो कालोपाटीमा पुगे उसले कुरा बुझेर झोक्रा आयो एकराज भएको भए त सबैलाई ठिक पार्थ्यो तर एकराज त त्यसै पनि स्कुल आउँदैन थियो झन अब के आउँथ्यो उसले मलाई भनेको पनि थियो दोस्त अब म लम्केकै स्कुलमा जान्छु एक महिनापछि पनि कुरा साम्य हुन सकेको थिएन घाउमा खाटा बस्न थाल्यो कि यसरी नै अरूले खाटा हुप्काइदिन्थे रमेश र म कक्षा कोठामा एक्लिएका थियौँ मैले बुझिसकेको थिएँ हामीसित कोही बस्न पनि चाहँदैन छजना अट्ने बेन्चमा जम्मा दुई अस्सी अस्सी हामी अस्सी जोगी बीचका दुई चोर झोक्राइरह्यौँ रौँ रौँ लाग्ने गरी एक्कासी कुनातिरबाट एउटा गीत गुन्जियो काले काले मिलेर खाउँ भालेको लयमा चोर चोर मिलेर खाउँ हाँस धेरै नजिस्काउ त पल्लो कुनातिरबाट शर्मिला जुर्क उठेर कराई पल्लो लाइनको चौथो पङ्क्तिको बेन्चमा शर्मिला झ्यालको आडमा बसेकी थिए झ्याल बाहिर तितेपाती फुल्ने सुरमा थियो मदन जुरुक्क उठ्यो गीत त्यसैले त गाएको हो तिन महिना अघि एकराजको चेन उसको दायाँ आँखी बाउमाथि बजारिएको थियो अझै पनि त्यहाँ सेतो र लाम्चो खत थियो ऊ शर्मिला तेरो हेर्दै निर्लज्ज हाँस्यो तेरो पहिले किन हाँस चोरेको त हे हे सारा कोठा हाँस्यो र ताली बजायो तालीको आवाज चिर्दै कर्णबहादुर सर कक्षामा छिरे नेपाली पढाउने सर उनले कालोपाटी छेउको कुर्सीमा चक र डस्टर राखे तलबाट बायाँ हातले अड्याउँदै छातीमा हाजिर कापी फैलाएर अलि चर्को आवाजमा भने किन हो हल्ला कोही बोलेनन् मैले शर्मिलातिर कर्के आँखा घुमाएँ ऊ झोक्राइरहेकी थिए सायद रुँदै थिए छेउकी साथीले उसलाई कुइनाले धकेलिरहेकी थिए भनिरहेकी हुँदियो नरो सरले हाजिरकापी हेर्दै रोल नम्बर फलाके मैले आँटिलो आवाजमा यस सर भनेको थिएँ रमेशले एकदम रोगी आवाजमा यस सर र शर्मिलाले रुन्ची आवाजमा यस सर सरले हाजिर सकेर हाजिरकापी कुर्सीमा राखे जस्तो समाउँदै कक्षा कोठालाई एक नजर लगाए पावरवाला चस्माको माथिल्लो डिलबाट पछाडिको बेन्चमा किन कोचाकोच सरले हाम्रो खाली बेन्च देखेर पछाडि कोचाकोच गरेर बसेकालाई इसारा गरे अगाडि आएर बस हाँसचोरसँग बस्दैनौ के आवाज आयो सर रनक्क रन्किए फनक्क फन्किए डस्टर कुनातिर ताक्दै कराए कसले भन्यो सबै चुप कमिला हिँडे पनि सुनिन्छ जस्तो बाजी हगेपछि चाक छुन आउँदैन सरले दारा किटे समाज भाण्डे भइसके कालोपाटीमा लेखिएको हाँसचोर सरले स्वार मेटेर डस्टर फेरि कुनातिर ताक्दै कड्किए ए मदन म तेरा अक्षर चिन्दिनँ भन्ठानेको उठ अँध्यारो अनुहार बनाउँदै मदन जुरुको उठ्यो फेरि लेख्छस् सरले भने बाको बिस रुपियाँ चोरेर को भागेको थियो भनिदिउँ नाइ लेख्दिनँ मदनेको गलेको आवाज आयो बच्चामा सबैले गल्ती गर्छन् कालोपाटीमा चक घोट्दै सर बरबर आए गल्ती नगर्ने पनि बच्चा हुन्छ त्यही बिचमा शर्मिलाले उज्यालो आँखा पारेर मतिर पुलुक्कै हेरी मन शीतल भयो दोस्रो कक्षा म्याथको गणित भन्न मनाइ थियो यो आइएससी सरको कक्षा हो लामो र छड्के कपालधारी आइएससी सरको देब्री आँखा जहिले पनि आँखाको खाल्डोबाट भ्यागुता चाहिँ आम फालुला चाहिँ गर्थ्यो उनी नहुँदा सबैले बेडुल्की भनेर खिस्सी गर्थे उनी पनि आँखा चाहिँ टेढा थिए कहिलेकाहीँ औँलाका कापमा पेन्सिल राखेर फनफनी रिङ्गाइदिन्थे विद्यार्थी चुट्न पनि कति जानेका हुन् उनले आइएससी पास गरेका थाहा भएपछि उनको नाम खैरी फाटाभरि आइएससी सर निवारण भएको थियो नयाँ नामबाट उनी पनि त गजक्क होचो कत्का उनी जब हतारमा हिँड्थे बाछो दगरे जस्तो लाग्थ्यो होमवर्क सधैँ दिन्थे तर धेरैले भोलिपल्ट उनका अगाडि शिर नेउराउँथे त्यसैले उनी कक्षाको आधा समय त विद्यार्थी पिट्नमै लाउँथे उनी कक्षामा छिर्ने बित्तिकै होमवर्क चेक गर्थे सबैले होमवर्क देखाऊ सरले आदेश दिए रमेशले त होमवर्क गरेछ पुत्रको कापी देखायो सर रिसा हात्ती चाहिँ मेरो छेउमा आए मेरो धुपधुकी बढ्यो म टाउको निहुराएर उभिरहेँ अचानक मेरा कञ्चटका रौँ उखेलिए मरे नि कञ्चट हजारवटा किर्नाले चुसे झैँ भवा आयो खोइ होमवर्क हिरो सर कड्किए म चुप चोर्दै हिँड्ने सरले रौँ बटारे होमवर्क नगर्ने र सरले धनुको अन्तिम अन्तिमतिर मुटोमै ताकेर भने भन त हाँसको मासु कस्तो थियो कक्षा गलल्ल अनि चुप म तिर लागेको चरा चाहिँ बेन्चमा पछारिएँ एकदम घाइते हल्का बतासमा फरफराइरहेको झन्डाको माथिपट्टि तुर्लुङ्गेको घाम रातो थियो स्कुल छुट्ने बेला सधैँ यस्तै हुन्छ आकाशमा पनि मधुरो रातो रङ छरिए जस्तो लाग्थ्यो बादल पनि रङ भरिए जस्ता दिदी गेट गेटनेरै उभिएकी थिइन् एक्लै निलो स्कर्ट र निलो सर्टमा बिहानको आकाश जस्तै राम्री मसँगै घर जान उभिएकी होलिन् चौकीबाट छुटेपछि दिदीले मलाई कहिले गाली गरिनन् मसँग झगडा पनि कहिले गरिनन् मलाई पनि दिदीको खुब माया लाग्न थालेको थियो जाम मैले नजिकै पुगेर भने दिदी मुसुक हाँसिन् तर हाँसो मिलेको थिएन उनको अनुहारमा खसेको कपाल पन्चायन ओठहरू बिस्तारै काँपिरहेका थिए पछि आउँछु दिदीले भनिन् त जा के यसरी धोद्रो भएको दिदीकै आवाज हो के भयो दिदीलाई काँडेथारमा ढुङ्गा हालिरहेको रमेशले इसारा गर्यो चाँडो जाम म हिँडेँ आफ्नै अगाडि तन्केको छाया हेर्दै तर किन किन पछाडि फर्केर हेर्न मन लाग्यो हेरौँ कि नहेरौँ दिदीकै आवाज आयो थारू पर्खि त म टक्क उम्बिएँ लाम्चो छाया पनि रोकियो दिदी दगुरे चाहिँ मतिर आइन् कपालबाट मगमगाएको तोरीको तेलको बास्नासहित मेरा दुवै हात समाइन् दिदीका हत्केला मनताता थिए दिदीले गहिरो आँखा जुदाउँदै मधुर आवाजमा भनिन् बाह्र आमालाई दुःख नदिनु मैले वाल्ल पर्थेँ दिदीलाई हेरेँ राम्ररी पढ्नु फेल नहुनुभन्दा भन्दै दिदी त रुला रुला भएन् के दिदीलाई जमरा खोलाको भूत लाग्यो उनले एकछिन गढेर मेरो अनुहार हेरिन् मैले दिदीको अनुहार हेर्न सकिनँ आँखा यताउता दगुराएँ दिदीले मेरो जिङ्गिङ्ग परेको कपाल सुमसुमाउँदै भनिन् जा अब म उभिरहेँ रमेश फेरि करायो ओइ दिदी फनक्क फर्केर दगुरे झिँडिन् पछाडि फर्केर हेर्दा आँसु पुस्दै गए जस्तो पनि लाग्यो अलि पर शान्ति दिदीले घरको भित्तामा छेलेर हेरिरहेकी रहेछन् मैले देखिहालेँ दिदीले यस्तो किन गरिन् साँझ घर आएपछि सोधौँला म रमेशतिर दगुरे दोस्त मासालाहरूलाई चेनै चेनले गोद्नुपर्छ एकराज अगेलाको अगुल्टो चलाउँदै मुरमुरियो त्यो मदनी कटासे त आउला दिउँसो स्कुलमा मदनीले गरेको बेजत मैले एकराजलाई सुनाएको थिएँ अरू कसलाई पो सुनाऊ एकराजकी बुढियामा भित्रपट्टि कुनामा बेसमारी खोकिरहेकी थिए दिदी चाहिँ मुसुमुसु हाँस्दै भित्र बाहिर गरिरहेकी थिइन् भित्रपट्टिको कोठामा लम्कीतिरका ठेकेदार आएका रहेछन् मैले दैलोको चेपबाट भित्र च्याउँदा निर्लज्ज हाँसिरहेको एउटा भुँडे देखेँ यिनी ठेकेदारले लम्कीमा एकराजकी दिदीलाई जग्गा खोजिदिनेवाला छन् खुरीले थाहा हुन्छ नि एकराजलाई यसरी ठेकेदार निर्लज हाँसेको र दिदीलाई साउनी भनेको मन पर्दैन झन् जाडले तिर्मिराएर लामो लेग्रो ताएर साउनी भन्यो भने त निधारमै चेन बजारिदिउँ जस्तो लाग्छ अरे कहिलेकाहीँ एकराज सुनाउँथ्यो त्यो मदने लडिया चढेर यतैबाट जान्छ एकराजले चुलोमाथि कालो कराइराख्दै योजना सुनायो म यसलाई समाउँछु त मुक्का हान्नु दोस्त यसरी भकुर्न त मजै होला नि एकराजले कराई समात्दा मुसोले काला भएका औँला निहाल्यो बुढी औँला निधारको बिचमा घोटेर कालो टिका लगाएर भन्यो दोस्त कसम भो कसम भो एकराजले बुढी औँला मेरो निधारमा पनि घोटेपछि म पनि उम्लिएँ साउनी भित्रतिर धोद्रो आवाज भएको ठेकेदार करायो खोइ सेकुवा अर्कोले थोप्यो अलि मायाले पोल्नु है सेकुवा एकराजले अगुल्टो बेसमारी हल्लायो आगो चढचढायो खरानीको मुस्लोमाथि तुलुङ्गेका मासुका त्यान्द्रा टाँसियो एकराजले एउटा त्यान्द्रो तान्दै खुसुक्क भन्यो दोस्त तजा भोलि कुरा गरौँला म जुरुक्क उठेँ टुक्रुक्क बस्दा दायाँ गोडा निधाएछ झन्झन आयो म खोच्याउँदै घरतिर हिँडेँ यसरी खोच्याउँदा धेरै पछि चन्द्रेको सम्झनाले मलाई अठ्यायो <laughs> कहाँ मर्या थिइस् आमाको कठोर आवाज निधारमै ठोकियो म झन्डै भर्याङको टुप्पाबाट उत्तानो पछारिएको फेरि आमालाई के भयो आजको दिन किन यति पनौती म आमाको छेउ पुगेँ आमा सङ्घारमै टुक्रुक्क बस्नुभएको थियो दुवै हत्केला कञ्चेटमा टाँसिएका थिए आँखा पनि डुब्न लागेको घाम झैँ राता दिनभरि रोए जस्ता आमा बेला बेला साडीको सबकोले नाक्ने चर्नुहुन्थ्यो छोडाछोडीले जन्मेदेखि सुख दिएनलाई आमाले रुन्ची आवाजमा भन्नुभयो मैले आमाका रात आँखासित आफ्नो आँखा जुधाउन सकिनँ आमाका आँखा भने मेरो निधारमा ठोक्किएछन् फेरि कराउनु भयो निधारमा के दलेर हिँडेको होला थुक्क जा मुख दो म एकराजको कसम धुन भान्सा छिरेँ भित्र बाटोको अनुहार पनि जमराख जमरा खोलाको किनार झैँ सुक्खा थियो बाटो पिर्कामा वाल्ल परेर बसेकी थिए छेउमा लालटिन धप्प धप्प बलिरहेको थियो बाटोसित आँखा जुधे उसले इसारा गरी मैले आफ्ना कानका लोती उसका ओठमा छुवाइदिएँ उसले तातो सास मेरा कानभित्र दिए दिदी उर्के गैगिल यसकीमा कुरा त बल्ल बुझियो बाटोले नै सुनाए बा हतारिँदै मेरो थोत्रो साइकल लतार्दै दिदीलाई खोज्न जानुभएको थियो बा यति हडबडमा कहिले देखिनु भएको थिएन अरे हडबडमा दुई थरी चप्पल लगाउनु भएछ चस्मा घरै छुटेको थियो सफा गर्न झिकेका अगाडिका दुईवटा दाँत पनि घरमै छुटेका थिए थोते बा कमजोर आँखा लिएर हताश हतास कहाँ पुग्नुभयो होला दिदी कोसित भाक्यो होलिन् कुन दिशा हिँड्यो होलिन् म पनि अर्को कुनामा टुक्रुक बसेँ हात आफै कञ्चटमा टाँसिए गद्रेङ गुद्रुङ आवाजले निद्रा छुमन्तर भयो बा आउनुभएछ मलाई उठ्न डर लाग्यो निदाए चाहिँ पल्टिरहेँ कान भने भित्रैसम्म तन्काए गाढा अध्यारोमा भित्रबाट मधुरो लालटिनको उज्यालो बाहिरसम्म फैलिएको थियो भेटिन् आमाको रुन्ची आवाज कता हिँडी कता सारा खैरी फाँटा खोजेँ बाको दम पोरेछ सासले भन्नुभयो कहाँ भेट्ने थियो त आमा सुकसुक आउनुभयो अझै पढाम्ला भन्ने इच्छा थियो बाले मलिन स्वरमा भन्नुभयो त्यो त जेठो छोरा जस्तो थिए त्यसले धोका दिए आमाको सुकसुकाहट अझ बढ्यो नरो रुन्चे स्वरमा बाले भन्नुभयो हाम्रा लागि त्यो अब मरी दिदी गएपछि बाह्र आमा निराश देखिनुहुन्थ्यो आँखाका चेपचेपमा पानी छिपछिप देखिन्थे बाको खोकी झन् बल्झियो अनुहार त झन् अमौरी खोलाको किनार चाहिँ धसिँदै पो गयो त्यसैले बा घटघट एकैपल्टमा आधा सिसी खोकीको औषधि रिताइदिनुहुन्थ्यो कहिलेकाहीँ आमा कराउनु पनि हुन्थ्यो कस्तो हो औषधि त ठिक्क पो खानुपर्छ बा दिनभर मेडिकलमै भेट्नुहुन्थ्यो बाटो बिर्सिए चाहिँ कहिलेकाहीँ मेडिकलमा आउने बिरामीको नाडी समात्नुहुन्थ्यो जिब्रो हेर्दै भन्नुहुन्थ्यो टिकापुर जाउँ ठिक हुन्छ म सक्दिनँ बाका हात झन् काँप्न थालेका थिए बतासमा काँप्ने माकुराको जाल चाहिँ उठ्दा पनि घुँडामा हात राखेर एकजुनी थाके चाहिँ बिस्तारै उठ्नुहुन्थ्यो कहिलेकाहीँ छेउमै हुँदा म बाका कटट्ट बजेका घोडाका आवाज पनि सुन्थेँ एक दिन शान्ति दिदीले खुसुका आमालाई भनिन्छन् चिन्ता गर्नु पर्दैन केटा पढे लेखेका छन् एमए पास हुलाक विभागमा छन् घर बर्दिया हो अहिले उनी महेन्द्रनगर छन् त्यसपछि पो थाहा भयो दिदी त टिकापुर हुँदै तिकुनिया पुगी भारत हुँदै महेन्द्रनगर सबै कुरा सुनेपछि बाले निराश आवाजमा भन्नुभएको थियो धेरै पढाउन मन थियो आफ्नै बाटो रोजी त्यसपछि बाले एक तारेको धुलो पुछपास गरेर बजाउन थाल्नुभयो अरू केही कुरामा बाको रुचि थिएन बाराङ छेउ थुप्रेका इँटा र सिमेन्टका खातमा ओढाएको प्लास्टिकमा धुलो जम्न थालिसकेको थियो कौवाका बथान आउँथे र प्लास्टिक भर बिस्टाएर जान्थे मेडिकलको भित्रपट्टि सालका ताजा फ्ल्याक र कडी धुम लागेका थिए चोप पग्लिएकाले फ्ल्याक वाकवाकी लाग्ने गरी गनाउँथ्यो अब ती के गर्ने तिन महिनाभर कति दुःख गरेर बाले थुपार्नु भएको थियो काठ सड्नै लागे एक दिन आमाले भन्नुभयो घर नबनाउने यहाँ घर बनाएर के गर्ने बाले पढ्दै गरेको किताबबाट आँखा उठाउँदै भन्नुभयो बजार सकिने लाग्छ जागाइ पनि यस्तै हो आमा रन्किनु भयो यो बर्खामा त म चुइने छानो हेरेर बस्न सक्दिनँ है के अर्छेस् त जहाँ गुण लगाउन खोज्यो भाग्यले त्यतैबाट लखेट्छ म फेरि यहाँबाट अन्त जान्न म जुनीभर चुइने छानो खोजेर हिँड्न सक्दिनँ आमाले भन्नुभयो यो पनि न्यू मात्रै खोज्छे बा पनि च्याटिनु भयो सोच्न दिए मलाई तर बाले कहिले सोच्नु भएन संसार फन्कालाएर डुम्रीको रूपमा गुण बनाएको बुढो ढुकुर र बामा के फरक छ त बजारका कसैले लम्की ताकेका थिए कोही चिसापानी जान खोजिरहेका थिए हामी कता जाने के बाले कतै लैजान सक्नुहुन्न बाका पखेटा कुजिसकेका छन् म छटपटिन्थे हामी कतै नजाने एक एक गर्दै सबै जालान् नयाँ घर बनाउलान् नयाँ व्यापार थाल्लान् तेस्रो प्रहरको सपना धेरैलाई सम्झना हुन्न भनेर आमा भन्नुहुन्थ्यो त्यसरी नै सपना झैँ बिर्सिदेलान् यस्तो सोच्दा सोच्दै म बाकस खोतर खातल गर्ने बानीमा फर्किएँ एक दिन मैले दिदीको बाकस खोतल खातल बारेँ बाकसभरि चाडपर्वमा लाउन भनेर पट्याएर राखेका सरवार कुर्ता थिए कपुरको बासना भरिएको अरू पनि थिए टप र रिङ रातो लिपस्टिक नयाँ वर्षको शुभकामना लेखेका हिरो हिरोइनका पोस्ट कार्ड तिनकै बिचमा मैले फेला पारेको थिएँ दिदीको डायरी डायरीको गातामा गुलाबको स्टिकर थियो पानै पछि आफ्ना र साथीका फोटाहरू जीवन कुमालेको चक्र झैँ घुम्छ हामी कता कता पुग्छौँ साथीहरूको साथ छुट्छ फेरि भेट हुन्छ कि हुँदैन यसमा लेखेका तपाईँका भावना पछि मेरा साथी हुनेछन् जब म बुढी हजुरआमा हुनेछु म डायरीका पानाहरू पल्टाउनेछु र यो बितेको अतीतलाई सम्झनेछु मलाई विश्वास छ साथीहरूले आफ्ना मनका भावना यसमा लेखिदिनु हुनेछ उही साथी र पार्वती र हस्ताक्षर प मात्र बुझिने डायरीको पहिलो पानामा केरमेट नगरी कालो मसीले आफ्नो हाँसिरहेको फोटो मनतिर यस्तो लेखेकी थिइन् दिदीले उनलाई थाहा थियो कालो बाहेक अरू रङका अक्षर खोलिन्छन् अरू पछि पढ्छु भन्दै मैले दिदीको डायरी सिरानी मन्तिर लुकाएँ दिदीका सरवाल कुर्ता भने बाटुले लगाउने रहर देखाए एक दिन सुटुक्क लगाएकी पनि थिए अँध्यारो कुनामा लुकेर कस्तो सुहाएको बाटुलाई यति राम्रो त कहिले देखेको थिएन बुट्टेदार हरियो सरवाल कुर्ता लगाएर छमछमी पाउजु बजाउँदै हिँडेर सोधी मै कैसल देख पर्टु राम्री खुब राम्री मैले आँखा झिम्का ऊ फनक्क घुम्दै खितखित हाँसी म उसको कम्बरमा झुन्डिएँ बालक चाहिँ उसका मुलायम र गोला नितम्बमा गाला टाँसे ऊ छटपटाउँदै अगाडि तन्की म घुँडा टेक्दै लतारिए त्यसपछि त बाटो घरमा कोही छैनन् जस्तो लाग्यो भने सरवाल कुर्ता लगाइहाल्थे बाटु एक दिन झल्यास आमाले देखेर भन्नुभयो ती लुगा नलगा बाटु बोलिन निन्याउरो अनुहार बनाएर उभिरहे मैले भन्न पनि सकिनँ लाउन दिनु सामा कस्तो सुहास त्यसैको झर्को आउँछ आमाले ओठ कमाउँदै रुन्चे स्वरमा भन्नुभयो त्यसलाई पोइ चाहिएको भए हामीलाई भन्नु नि त्यसै रुवाएर गए आमा घोक्क गर्दै रुनुभयो आमाका यस्ता पिन्चे आँखा झैँ घाम नडुब्दै कटासी पनि उदास देखिन्थ्यो हो हल्ला एकदम कम पसल पसलका ढोका चाँडै बन्द हुन्थे ती ढोकामा स्वादले खुट्टो उचाल्दै कुकुरले तुर्क्याउँदै दगुर्थे गल्लीमा हटेरो जुत्ताका अवशेष मात्र थिए कतै सोल कतै हरियो कपडाको टुक्रा साँझ मलाई चौराहा जाने आँट आउँदैन थियो फर्किँदा गल्लीमा मान्छे भएको पो जता पनि अँध्यारो मोड मोडबाट झुस्छ केही निस्किन्छ जस्तो त्यसैले म साँझ बाटोसित हुन्थेँ बाटो जब भाँडा मस्काउन थाल्थेँ म उसकै छेउमा लालटिन उचालेर बस्थेँ जगबाट पानी खनाइदिन्थेँ बार आमाको गुनगुन मेडिकलतिरबाट आइरहेका बेला म बाटोलाई कथा सुनाइरहेको हुन्थेँ बाटोलाई कथा सुन्न खुब मन पर्थ्यो जब म सुनकेश र रानीको कथा सक्थेँ बाटो रुन्ची अनुहार लगाइरहेकै हुन्थेँ म उसको रुन्ची अनुहार हँसाउन यस्तो भाका हाल्थेँ सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा वैकुण्ठ जाला बाटुलाई सुनाउने बेला मुखैमा आउला यतिले पनि बाटु नहाँसेपछि म उसलाई उसकै एक केस र लामो कपाल देखाउँथेँ लालटिनको मधुर उज्यालोमा आँखा नजिक पुऱ्याएपछि मात्रै कपाल देखिन्थ्यो म भन्थेँ हेर यो मेरी सुनकेस्र रानीको कपाल खै हेरौँ ऊ कपाल हातमा राख्थे बिजेको हातमा कपाल लुत्रुक्क पर्थ्यो चिनिस म हाँस्थेँ इटो मोर हो जे भन्दै ऊ खिस्सा हाँस्थे म यस्तो मौका पारेर बाटोलाई पछाडिबाट अठ्याउँथेँ दारा किट्दै सासले भन्थे त नै त होस् मेरी सुनकेश्र रानी जब म बाटोलाई अठ्याउँथेँ ऊ मलाई धकेल्नै थिए लामो लामो सास फेर्थे उसलाई एक्कासी हनानी ज्वरो आए चाहिँ हुन्थ्यो म उसको कपालको अनौठो बासनामा लट्ठिन्थेँ स्वस्तानीका शिव चाहिँ एकदम लट्ठ त चलेर मात्र नबस एक दिन बाले मलाई हकार्नु भयो फुर्सदमा पढ्न लेख्न सिका लेखेको पढ्न जानिन भने यसले सधैँ दुःख पाउँछ त्यही दिनदेखि मैले बाटुलाई क ख ग पढाउन थालेँ बाटुले पनि रुचि देखाए तिन महिनामै पढन्ता भएर निस्के र एक दिन उसले बाङ्गाटिङ्गा अक्षरमा लेखी बाटु चौधरी मैले त्यो बाना बाला देखाएँ बाले रमाइलो मान्दै पढ्नुभयो यता आइज बाले बोलाउनु भयो बाटु गई आफ्नो नाम त लेख्न जानिस् चिठी लेख्न पनि सिक हामीसित सधैँ त हुन्नस् चिठी लेख्लिस् कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता र ढुकढुकी एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखाजिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुँको रेडियो ढोर बाराही बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको चिनाव एफएम र बुटवल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गोलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौँ अब यसको बाँकी अंश वाचन सुनौ मेडिकलमा बिरामी आउन छोडेपछि मेरो चकचक झन बढ्न थाल्यो आला र बिपी त देख्नै नहुने ती समयभन्दा अगाडि नै बिग्रिन्थे बा नहुँदा सुटुक्क आलाका जालीमा आउँला पड्काइरहन्थे ढ्याङ ढ्याङ आलाको टुप्पा कानमा कोचेर जालीमा स्याहार स्याहार औँला चलाउँदा ठुलै हुरी चले जस्तो हुन्थ्यो त्यो मलाई खुबै मन पर्थ्यो बिपीको भने स्वादै अर्को पाखुरामा काप्रो झैँ बेरेर पच्च पच्च हावा भर्दा बिपी फुल्दै जान्थ्यो भलिबल झैँ आखिरमा ढुङ्गा झैँ कडा हुन्थ्यो अर्को लहरोमा झुन्डेको घडीको सुई रन्थनिएर दुई सय पचास तिन सयसम्मको अङ्कमा पुग्दै छट्याक छट्याक छटपटिन्थ्यो यसरी सुई छटपटिएपछि बिपीले पाखुरा ट्याम्म अड्याउँथ्यो पाखुराको नसामा रगत बगे पो माथिको रगत माथि र तलको रगत तल ठुलो पिलो उठे जस्तो पाखुरा टनक्क दुख्थ्यो त्यस्तो दुखिरहेका पाखुरा दुई तिन मिनट त्यत्तिकै छोडिदिन्थे र स्याहार हावा फुस्काइदिन्थे घडीभित्रको सुई फेरि रन्थनिन्थ्यो पाखुरा हलुका हुँदै जान्थ्यो नसामा फेरि रगत बेसमारी दगुर्थ्यो यस्तो बेला म आनन्दले आँखा चिम्लिन्थेँ टन्टनी दुखिरहेको पिलोबाट पिप छत्ताछुल्ल भए जस्तो हुन्थ्यो रमेशलाई पनि बिपीको लत लागिसकेको थियो बाह्र नभएको मौका पऱ्यो भने भनिहाल्थ्यो ए बिपी लगाइदियो त रमेश टन्टनी पाखुरा दुखेर छुछु गरिरहन्थ्यो अनि पो बा कराउनुहुन्थ्यो ए तैँले फेरि बिपी चलाइस् छोक्कै छैन मलाई थाहा छैन भने थाहा छस् बा भन्नुहुन्थ्यो फेरि चला त मुड्क्याउँछु अनि म शिर निहुराएर चुपचाप उभिन्थेँ यस्तै एक दिन म आलाका टुप्पा कानमा कोचेर रमाइरहेको थिएँ हतारिँदै आएको रमेशले हतारमा ओठ चलायो उसको आवाज मेरा कानमा पुग्नै पाएन म कानमा आला कोचेर आफ्नै ढुकढुकी सुनिरहेको थिएँ मैले आला हटाएर सोधेँ के फेरि भन् त हामी त भोलि लम्की जाने थिएँ के रमेशले नाकको डाँडीसम्म तुलुङ्गेका लट्टा पन्छाउँदै दोहोऱ्यायो मैले आला फेरि कानमा कोचेँ उसले फेरि ओठ चलायो के भनिस् मैले फेरि कानबाट आला झेकेँ लम्कीमा त बाले क्या खतरा घर्किने छन् कति कोठा छन् चार कोठा अगाडिको ढोका त झन् खतरा छ अरे सटर होइन उसले यीमा जोड दिँदै दुवै हत्कालाई झट्कार्यो के त फलामको ढोका उसले कम्बर हातमा राखेर लामो सास तान्दै भन्यो चोरले पनि फोर्न सक्दैन रे हाम्रो घर पनि त बाले त्यस्तै बनाउने भन्नुभएको थियो मन चसक्क भयो म मौन भएँ चार कोठामा मेरो एउटा कोठा कहिले पो होला जसको भित्तामा म हिरोको ठुलो फोटो टाँसु के सुनेको मुलाले झस्काइदियो कमिलाको गीत कमिलाले पनि कहीँ गीत गाउँछ उसले पहिला नपत्याएझै आलातिर हेऱ्यो अनि निधारका लटा पछाडि धकेल्दै सोच्यो मैले त भर्खरै सुनेको मैले भने उसले तल्लो ओठ टोक्दै सोध्यो के गएको थियो त दिल दिवाना बिन सजना मानेन मलाई पनि सुन्न दिएन मैले आलाका दुई पुच्छर उसका कानमा उलिदिएँ छेउको टेबलमाथि एउटा कमिला हिँडिरहेको थियो कागजको टुक्रा अगाडि राखिदिएपछि कमिलो अल्मलियो त्यही मौकामा आलाको जाली कमिलाका अगाडि राखिदिएँ रमेशले निधार खुम्चायो मैले इसाराले सोधेँ सुनिस् उसले टाउको यताउता बटार्दै मुख बिगार्यो कमिलाले गाउने भए पो सुनिन्छ त हिहि लौ सुन मैले चोरौँला आलाको जालीमा बेसमारी बजारेँ ढ्वाङ्ग रमेशका कानमा जाली बेसमारी हल्लिए होलान् र त ऊ दुवै कानलाई हत्केलाले च्यापेर भुइँमा थुच्चुक्क बस्दै सिच्यायो मरे नि कान फुट्यो बिचराका आँसु निस्किएछन् उसले अबेरसम्म कानभित्र कोचेर औँला हल्लाइरह्यो म हाँस्दै पेट समाएर थ्याच्छ कुर्सीमा बसेँ मेरो कान फुटेको भए रमेश आँसु पुस्दै झर्कियो बहिरो भएर लम्की घुम्थिस् मैले हाँस्दै भने तर मेरो मन त रुन्चे भइसकेको थियो ए यो त जाने पो भयो त म त सुई माग्न आएको दिएन अबेरसम्म धेरैपल्ट लम्कीको कुरा सुनाएपछि उसले भन्यो मेडिकल अँध्यारो भइसकेको थियो छामछुम गर्दा पिँध फुटेको सुई भेटेर दिएँ उसले पाइन्टको गोजीमा हाल्यो म जान्छु नत्र बाले पिट्छन् उसले अन्कनाउँदै भन्यो मैले हाँसे जस्तो गरेँ ऊ अँध्यारो गल्लीमा उत्तियो तर एकैछिनमा फर्कियो उसको अनुहारमा पसिना भरिएको थियो उसका चम्किला आँखा मेरा धमिला आँखामा ठोकिए लम्की आइज भेटम्ला यति भन्न आएको रहेछ फेरि दगुर्यो बिहान ढिलो उठे रातभरि कसरी सर्पले लखेटेका हुन् अचेल सर्पका सपना आएर गोडा लुला हुन थालेका छन् बाटो पनि रातभरि चुरा बजार निद्रा बिथोली दिन्छे बिहान कपाल तान्न आइपुग्छे आज त अनिद्राले लट्ठिएका आँखाले बाटोलाई गोरे बिहान बिहान कपाल नतान्त चियाको गिलासले रोबिएकी रहेछ भनी यी चिया लन्नु एक गिलास तातो चिया अङ्नारीबाट नाइटोसम्म पुगेपछि हाईले मुख च्यातेर गयो राति सिरानी मिलेनछ काँधको दायाँ पातो चलाउनै नमिल्ने गरी टन्टनी दुख्न थाल्यो बाब मेडिकलको बाहिरपट्टि किताबमा घोप्टो पर्नुभएको थियो म रमेशको ढोकानिर दगुरेँ स्कुल जाने बेला फेरि कता दगुरियो त आमाले भन्नुभयो तर मैले फर्केर हेरिनँ यो रमेश त गइसकेछ पसल वाङ्ग थियो भुइँभरि कुहिएका टमाटर र आलु छरिएका थिए एउटा कुखुरो र तिनवटा चल्ला घुर्यान कोट्टाइरहेका थिए मन चिसो भएर रमेशकै दोकान चाहिँ रित्तो रमेशका बानै कटाछी छाडेर जानेमा पहिलो भए त्यसपछि त के भो के भो पालै पालो सबै हिँडे कटासीले रोक्न सकेन पङ्कज नाई राजापुर फर्कियो शर्मा अङ्कल लम्की गए हजुरको साउ चिसापानी भक्ति लम्की ओमेसाउ पनि लम्की रेडियोवाला चौधरी भने आफ्नै गाउँ जान्छु भन्दै भगरैया पुग्यो हिँड्ने बेला गौली साउले आँसु भरिएका आँखाले आफ्नो आधा बनेको घर हेर्दै टोलाए त्यस्तो मरेको अनुहार त मैले कतै देखेको थिइनँ उनले सुक्क गर्दै टोपीले आँसु पुछे जे लेख्या छ त्यही हुन्छ विदा गर्न उभिएका छ सातजना मध्ये कसैले भन्यो घर छ भनेर रुँगेर नहुने व्यापार गर्नै पर्यो सामान बोकेर तीनवटा ट्रक अमरी खोला पारि पुगिसकेका थिए गौली साउलाई हतार थियो उनले राता आँखाले छेउमा चुपचाप उभिएका विष्टबुढालाई हेरे सुकेको आवाजमा भने मेरो घरको ख्याल राखिदिनु होला चिन्ता नल्याउ गौली साउ बुढाले लौरी बेसमारी अठ्याए कटासेका दिन फेरि फिर्छन् गौली साउ अमौरी खोलातिर रित्तो मन लिएर गए एकदम थाके जाँ म भने बाका पछि पछि फर्केँ बा एकदम मौन हुनुहुन्थ्यो सुकेको खोला जाँ सबै अन्त जान लाग्छन् राति आमाले भन्नुभयो हामी त यो बजारमा एक्लै पर्छौँ कि क्या हो मलाई त राम्ररी निद पनि पर्दैन म के स्वादले सुत्या छु त बाको आवाज मलिन भयो कटासेलाई पनि के को श्राप लागेको रहेछ कुन्नी सकिने नै भयो भो सबै बेचेर सुर्खेत जाम पर्खी बाले ओछ्यानमा ढल्किँदै भन्नुभयो भाग्यले कति रिङाउँदो रहेछ म पनि हेरौँला त्यसपछि त हरेक दिन कटासेबाट ट्रक र लडियाका लस्कर छुट्थे बयर टिपेर फर्केका लडियाका लस्कर चाहिँ विष्टबुढा फतफताउँदै सारा कटासे फन्का मार्दै कराउँथे कमाउनु कमाए छाडेर गए र एक दिन एकराज पनि गयो कति नै थिए र एकराजका सामान ठेकेदारले मिलाइदिएको ट्रकको एउटा कुनाले नै पुग्यो आमा र दिदी ड्राइभरको छेउमा बसिसकेका थिए एकराजले ट्रकमा अन्तिम गुन्टो उफारिसकेपछि भनेको थियो दोस्त लम्कीमा भेटौँला ट्रकले कालो धुवा फालिसकेको थियो एकराजको दोकानमा धुवाँले रङ्गिएका काला भित्ता बाहेक केही थिएनन् खै किन हो चुलो पनि भत्काएका थिए चुलाभित्र फलामका छड हुन्छन् ती झिकेर लगेको हो कि म ट्रक छेउै उभिएँ ट्रक उक्लिने बेला एकराजले हात मिलाउँदै भन्यो ल त दोस्त म गएँ एकराज ट्रकमा उक्लियो म छटपटिएर भुइँतिर निहुरिएँ दोस्त एकराज फेरि करायो मैले एकदम गरुङ्गो टाउको उठाएँ एकराज ट्रकको ढोकामा झुन्डेको थियो उसले ट्रकको ग्यार र जित्ने आवाजमा भन्यो त्यो मदनीसित नडराउनु उसले कम्बरमा बेरेको चेन फुकालेर मतिर उर्यायो चेन भुइँमा खस्दा अलिकति धुलो उड्यो ऊ बायाँ हात झट्कार्दै करायो दोस्त चेनले हान्नु मेरो घाँटी खस्कसायो तर आवाज आएन ट्रक कुकुरलाई तर्साउँदै हुकियो ट्रकको कालो धुवाले मेरो अगाडि अँध्यारो छरेको थियो खै किन हो मलाई चेन उठाउने आँटै आएन दिउँसो बाठुलाई भेट्न दाया आएको थियो उही भग्गु ठ्याक्कै त्यही बेला जति बेला म भर्याङको टुप्पामा बसेको थिएँ उसले भर्याङ्गेर साइकल अडायो मेरो साइकल छेउमा उसको साइकल त मेरोभन्दा पनि थोत्रो रङ खुइलिएको आफ्नो रातो हिरो रेन्जर साइकल छेउ एकछिन उभियो उसको ज्यानमा फुङ्ग रङ उडेको सर्ट थियो भने ठाउँ ठाउँमा खुम्चिएको निलो प्यान्ट गोडामा चप्पल उसका गोडाका नङ क्याप टोपीको चुच्चो झैँ बाहिर निस्केका थिए धुलो भरिएको जिङ्रिङ्ग कपाल झुस्छ पातला दारी उसले भर्याङको टुप्पामा ढेडो झैँ टुक्रुक बसेको मलाई देखेर नमस्ते गर्यो यो मैले जीवनमा पहिलोपल्ट पाएको नमस्ते थियो भग्गु आयो मेडिकलतिरबाट बाको आवाज आयो के बाला थाहा थियो ऊ आउँदैछ भन्ने भग्गु मेडिकलभित्र छिर्यो बाटुले अघिल्लो पटक माघीमा घरबाट फर्काउँदा सुनाएकी थिए उसको दाई सप्रिसकेको छ बडघरमा काम गर्छ कहिलेकाहीँ नौटङ्कीमा गब्बर सिंह भन्छ र डायलगबाजी गर्छ ए हट मजे डेरी ठाकुर कहिलेकाहीँ जाँड खायो भने खुब बबाल गर्छ वर्षको एक दुईपल्ट बाटोले गएको तिहारमा पनि भग्गुलाई टिका लगाइदिएकी थिए टिका लगाउन पार्वती दिदीले सिकाइदिएकी थिइन् भग्गुले फनफनी गाउँ डुलेर सारालाई टिका देखाएको थियो अरे बाटोभित्र चिया उमाल्दै थिए म भित्र छिरेँ अङ्गारले चित्र बनाउँदै गीत गुनगुनाइरहेकी थिएँ एकदम मसिनो आवाजमा म उछेउ पुगेँ अचानक बाघले बाख्रो झम्टे चाहिँ झम्टिएँ ऊ तर्सिँदा चियाको फ्राइबिन झन्डै घोप्टेको ऊ झर्की तै कब्बु नै सुध्रबे तैँले त बिगारिस् नि बाटो चुप भई अझै एकछिन जिस्काउँ चाहिँ लागेको थियो बाटोको तर्सिएको अनुहार अँध्यारो नै रहिरह्यो सुन मैले उभिएर भने का पर्लक्क उसले गहिरो आँखा माथि फर्काए तेरो दाया छ भग्गु ऊ बाख्राको पाठो चाहिँ चञ्चल भई जुरुक्क उठी म्याक्सी तन्काई कपाल मिलाएर कैसन देखाइटु भन्दै फनक्क नाची ठ्याक्कै फिल्मकी हिरोनी महासे बगु बाको छेउको स्टुलमा बसेको थियो बाटो त पच्चिस वर्ष लाग्यो भन्थे हेर्दा त चालिस नागे जस्तो देखिन्थ्यो कञ्चट भाँसिएका थिए आँखामा उदासी थियो म बगुको दायाँ कुम्तिर उभिएँ भोलि नै आउने भयो त बाको अनुहार त्यसै त्यसै खस्कियो कहाँ गर्न भग्गु कब्जियत भएर कलेजै हाँस्यो एक न एक दिन त जाहिक पढी छोरी जस्तै थिए बाले घाँटी खकार्नुभयो राम्ररी बिदा गरौँ भन्ने थियो कहाँ गरी भग्गुले सुस्केर हाल्यो बाटो भर्याङबाट तल झरिसकेकी थिए दुवै हातमा चियाका गिलास देखेर बोकेर भग्गुले देख्यो र चुप लाग्यो के भग्गुले बाटोको बिहेको कुरा गरेको मेरो मन चिसो भयो बाटोले बाह्र भगुलाई चिया दिए चिया दिँदा भगुलाई निहाली भगुले आँखा जुदाउन सकेन सडकतिर हेऱ्यो दायाँ हातको चोराउला माथिल्लो ओठको चेपमा घुसार्दै एक डल्लो सुर्ती झिकेर सडकतिर उर्यायो थुथु गरेर चिया गुड्कायो एकछिन लामो मौन त फैलियो कस्तो हो यो बजार पनि आमा फतफताउँदै आउनुभयो जाबो प्याज पनि पाइन्न बगुले आमालाई नमस्ते गर्यो अँध्यारो अनुहार बनाउँदै आमाले नमस्ते फर्काउँदै साडीको सबकोले पसिना पुस्नुभयो अनि पुलोको बाततिर हेर्नुभयो भोलि नै आउँछु भन्छ त भोलि नै आमा झस्किनुभयो ए बग्गु यो तेरो बहिनी मात्र होइन हाम्रो छोरी पनि हो कसलाई हिल्ला लाउन खोजिस् बग्गुले सिर्ने उडायो बाटोले कुरा बुझी उसको अनुहार बर्खाको आकाश चाहिँ अँध्यारो भयो ओठ काँपे पिलपिल आँखाले बग्गुतिर हेरी बग्गुले भुइँ हेऱ्यो मै भोज नै करम गोडा बजार्दै भने र होतिँदै भर्याङ उक्लिए भगुले चिया सकेर गिलास थपक्क भुइँमा राख्यो एकछिन अकमकिएर बाह्र आमालाई हेऱ्यो अनि बाह्र आमालाई हात जोड्दै भन्यो लिट अब चली कल सकारे ऐबी अब तेरै बहिनी हो राम्रै त सोच्या होलास् त बाले भन्नुभयो त्यसो भनेर कहाँ हुन्छ आमा कराउँदै हुनुहुन्थ्यो बा उठ्नुभयो भगुले फेरि नमस्ते गर्यो बाटोतिर हेरेन साइकल छेउ पुग्यो केही सोच्यो र घ्याच साइकलको पाइडल थिच्यो बुरुक्क चढ्यो र सुत्त अँध्यारो गल्लीमा अलप भयो अमोरी खोलाको सुस्केरालाई चिर्दै बाटो रातभरि सुकाइरहे उसको सुकसुकाहट खोलाको गहिरो पिँधबाट आए जस्तो लाग्थ्यो भान्सामा लालटिनको पहेँलो उज्यालो छल्दै रोई यसलाई यसरी नपठाम आमाको आवाज मलिन भयो भर्खरकै लाउला खाउला उमेरकी छे क्यार छेस् त हामीलाई पनि दशा लाग्छ मलाई त माया लाग्छ छाड्दिनँ एक दुई वर्ष अझै बस्छे जान्ने बुझ्ने हुन्छ आफ्नो बाटो रोज्छे अब कटासेमा पनि बास होला जस्तो छैन बाले पुलुकको आमातिर हेर्नुभयो यसलाई कहाँ कहाँ लगेर जाने हो त जहाँ जान्छौँ त्यहीँ लैजाम्ला त पनि पिन्छे भन् बा अलिकति झर्किनुभयो सधैँ माया मोह गरेर पनि हुन्न एक दिन सबैले साथ छोड्छन् आफ्नैले त छोडी आमाको ओठ काँपे बाटो झन् चर्को रोई नरो आमाले पिन्चे आवाजमा सम्झाउनु भयो भाग्यमा जे लेखा छ त्यही हुन्छ बुढो चरा चाहिँ अलिकति चारा टिपेर उठ्नुभयो चुपचाप राति बाटोले रुँदै अन्तिमपल्ट हाम्रा जुठा भाँडा माझी चुलापोती रक्षान सफा गरी अबेरसम्म अगेनाको छेउमा धुमधुम्ती बसेर हत्केला र गोडामा तेल लगाइरहे म ओल्लो खटियामा अबेरसम्म निधाउन सकिनँ टाढा टाढा सालगारीमा स्याल कराइरह्यो बजारमा कुकुर पल्लो खटियामा बाटो पनि निधाउन सकिनँ चुरा बजाइरहे कहिलेकाहीँ म मध्यरात स्वाट्ट बाटोको खटियामा उक्लिन्थेँ र बाटोसित बिरालो चाहिँ टाँसिन्थेँ बाटो थाहा पाउँथेँ र पनि बिहान त थाहै नपाए जस्तो गर्थेँ म रातभर बाटोका डुकडुकी सुन्थेँ उसका मनताता ओठका कोमलता छोइरहन्थे उसका ओठ बिस्तारै थरथराउँथे आज त के भयो कुन्नी म उसको खटियातिर फर्किन पनि सकिनँ साँझदेखि बाटोसित बोल्न पनि सकेको थिइनँ जब बाटो रसिलो आँखाले हेर्थेँ म लल्याक लुलुक हुन्थेँ म कसरी भन्न सक्थेँ बाटो नजाई अर्को दिशातिर कोल्टे फेरेर शून्य आँखाले जुनेली रातको मधुर उज्यालो हेरिरहे रातभर बाटोले सुस्केर हालिरहे म छटपटाइरहे बल्छीमा उनिएर हावामा झुन्डेको माछा झैँ त आज स्कुल जान्नस् आमाले सोध्नुभयो जान्न मैले भने कटासेमा घाम झुल्केको थियो उही तेज उही रवाफसहित टायलका चर्चरबाट घामका धार कुना कुनामा पोखिएका थिए ती कुना एक बिहानै बाटोले सफा गरेकी थिए र एक बिहानै बाटो अमौरी खोलामा नुहाएर चिसा र फिजारिएका कपाल बोकेर आएकी थिए उसका आँखा भने सुकेको कुवा झैँ गहिरा र अँध्यारा थिए नौ बज्नु अघि नै बाटोले ब्यागमा कपडा कोची त्यो खैरो ब्याग पार्वती दिदीको थियो सारा कटासे घुमेर सयपल्ट ओल्टाइ गरेर किनेको म छेउमा उभिएर बाटोलाई हेरिरहेको थिएँ ऊ ब्यागबाट बाहिर लत्रिएका लुगा मुरमुरीते भित्र कोचिरहेकी थिए बाटु आमाले बोलाउनु भयो का आमा पार्वती दिदीका सरवाल कुर्ता हातमा झुन्ड्याउँदै बाटोको छेउमा उभिनुभयो यी लगा बाटोले लुगा लिए चुपचाप सुमसुमाइरहे लुगा लाएपछि त बाटो हतारिँदै स्कुल हिँडिरहेकी पार्वती दिदी जस्तै देखि ठ्याक्कै उस्तै बा तल मेडिकलतिर हुनुहुन्थ्यो बालाई पनि बाटुलाई देखेर दिदीको सम्झना आउला बाटुले आफ्नो तयारी गरी केही छुट्यो कि भनेर यताउता हेरी एकछिन कम्बरमा हात राखेर ठिङ्ग उभिए बाटो यहाँ आइज आमाले रुन्ची अनुहार लाएर बोलाउनु भयो म तेरो कपाल कोरिदिन्छु ऊ आमाको छेउमा पुगेर थचक्क बसी आमाले कपालको जरा जरामा तेल लगाइदिनु भयो काइयोले कपालका ससाना लट्टा फुकालिदिनु भयो गल्लीमा बेसमारी कुकुर भोक्न थालेपछि म दगुरेर बाहिर आएँ बराङको टुप्पामा टुक्रुक्क बसेँ लडिया आउँदै थियो लडियाको अगाडिपट्टि भग्गु बसेको थियो पछाडि अरू मान्छे थिए मैले कहिले नदेखेका रागालाई तर्साउन अगाडि पछाडि कुकुर दौडिरहेका थिए बलिया रागाले लुतोले थलिएका कुकुरलाई के टेर्दा हुन् लमक लमक लम्किए अगाडि लडिया हाँकिरहेको केटाले हातको रस्सीमा झट्का दियो तीको झट्का रागाका नाकको पोरामा पर्यो रागा मेडिकल अगाडि टक्क अडिए श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन बुद्धिसागरको कर्णाली ब्लुजको वाचन हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ अर्को साता कर्णाली ब्लुजको तेह्रौं श्रृङ्खला लिएर आउनेछौँ त्यसअघि शुक्रबारको श्रृङ्खलामा कमलप्रसाद गेवालीको पुस्तक कर्मको वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे बिदा चाहन्छौ शुभरात्री